रानी तिमी बस्ने मुटु हो भन्दा दुई थोपा आज परे भिजायो आँखामा राख्दा पनि नबिजाउने मायालु अधायासै माया गर्ने मुटु मै बिजायो पारिदियो साया भन्दा नि दुई थोपा सुले आज परेलिँदा आँखामा राख्दा पनि नभिजाउने मायालु अनायासै माया गर्ने मुटु बिझायो आँखामा राख्दा पनि कसै माया गर्ने मुटु मै बिना दुई थोपा आज परेली आँखामा राख्दा पनि नभिजाउने मायालु अनायासै माया गर्ने मुटु मै भिजायो देउता झै पुरा दुई पासुले आज परे आँखामा राख्दा पनि नबिझाउने मायालु अनायासै माया गर्ने मुटु बिजायो आँखामा राख्दा पनि नबिझाउने मायालु त्यसै माया गर्ने मुटु भइदिन्छ तिमीलाई मुटुको माझ खाना पनि छौ राजा दुई पासुले आज परे आँखामा राख्दा पनि नबिजाउने मायालु अनायासै माया गर्ने मुटुमै बिधा छेउमा झकना पनि कि छौला आज दुई थोप सुरुले आज परेली भिजायो आँखामा राख्दा पनि नभिजाउने मायालु अनायासै माया गर्ने मुटु मै बिझायो आँखामा हेर्दा पनि नबिजाउने मायालु अनायासै माया गर्ने मुटु भई बिहा माया काँडामा फर्कियो आज माया मैसँग तर्कियो दुई चोपा आज परे बिन्दायो आँखामा राख्दा पनि नभिजाउने मायालु अनायासै माया गर्ने मै भिजायो यो आज माया मैसँग तर्कियो दुईटो पासुले आज परे भिजायो आँखामा राख्दा पनि माया मायालु अनायासै माया गर्ने मै बिझायो आँखामा राख्दा पनि नभि सही माया गर्ने मुटु भई बिना